प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस मनोरञ्जनका लागि सुन्नु हजुर सुन्नु हजुर सन्देश अर्पण बुलेटिनको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निंग एकाडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध उच्च स्तरीय राजनैतिक समितिमा रहेका दलहरूद्वारा चुनाव विरोधी दलहरूसँग छलफल सुरु वर्तमान सरकार विघटन भएमा मात्र चुनावमा सहभागी हुने नेकपा माओवादीका अध्यक्ष वैद्यको भनाई कङ्ग्रेसका सभापति सुशील कोइरालाद्वारा भारत भ्रमणबारे राष्ट्रपति डाक्टर यादवलाई जानकारी भोलि कोइराला औपचारिक भ्रमणमा जाने भक्तपुरमा थप छ स्थानमा बर्ड फ्लू भेटियो नष्ट गर्ने क्रम जारी चितवनमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना दार्जीलिङमा छुट्टै गोर्खाल्यान्ड राज्यको माग गर्दै सुरु भएको आन्दोलन चर्कियो आजदेखि अनिश्चितकालीन दार्जीलिङ बन्दको घोषणा पर्यटक र विद्यार्थीलाई दार्जीलिङ छोड्न उर्दी र स्पेनमा जारी फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाली पौडीबाज सोफिया शाहको नयाँ कृतिमानी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा उच्च स्तरीय राजनैतिक समितिमा रहेका दलहरूले असन्तुष्ट दलहरूसँग छुट्टा छुट्टै छलफल सुरु गरेका छन् आज समितिका संयोजक एवं माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग भेट गरी निर्वाचनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ प्रचण्डका सहयोगी शिव शिव खकुरेलका अनुसार छलफलमा राईले समानुपातिक तर्फको सिट सङ्ख्या बढाई आफूहरू निर्वाचनका लागि सकारात्मक रहेको जानकारी दिनुभएको थियो यसैबीच नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच भेटवार्ता भएको छ कोइराला निवास महाराजगञ्जमा भएको भेटमा वैद्यले संविधान सभाको चुनाव स्थगित गरेर राजनैतिक दलहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गर्नुभएको थियो मुख्य दलहरूबीचको सहमतिसँगै वर्तमान सरकार विघटन भएमा मात्र आफूहरू चुनावमा सहभागी हुने वातावरण तयार हुने वैद्यको भनाइ थियो सहमतिको आधारबाट जानुपर्ने हुन्छ अब पुरानै तरिकाले गएर हुँदैन र अब हामी एउटा जनयुद्धमा संलग्न भएको एउटा पक्षलाई साथमा लिने अर्को पक्षलाई चाहिँ पाखा लगाउने गरेर हुँदैन नयाँ आएर नयाँ सहमति कायम गरौँ र त्यही अनुसार जाउँ अब अब यो विषयमा चाहिँ नि अब सोध्नु पऱ्यो दाजुले सोध्नु पऱ्यो अब हामी चाहिँ नि समस्या समाधान गर्न हामी तयार छौँ यदि हाम्रा मागहरू पुरा गरिने हो भने मङ्सिर चार गतिको चुनाव सार्ने हो भने र एउटा नयाँ सरकार दलहरूका बिचमा नयाँ सरकार दिने हो भने हामी चुनावमा आउँछौँ र नयाँ सहमति गर्नु पर्यो र यो बारेमा के हो भनेदेखि नेपाली कङ्ग्रेसको नेताको हैसियतले दाजुले महत्त्वपूर्ण भूमिका खेल्नु पर्यो भन्ने हामीले चाहिँ उहाँसँग भन्यौँ तर कोइरालाले भने अरू सबै मागहरूमा सहमति हुने भए पनि चुनाव सार्ने कुरा स्वीकार नहुने बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ परामर्श गर्नुको लागि आजको यो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवारा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ बुढा नीलकण्ठस्थित देउवा निवासमा आज बिहान भएको भेटवार्तामा उहाँहरूबीच संविधान सभाको निर्वाचन समानुपातिक र संविधानसभाको सभाको सिट संख्या आन्दोलन र दलका माग लगायतका विषयमा छलफल भएको थियो भेटमा फोरम नेपालका अध्यक्ष यादवले फोटोसहितको मतदाता नावलीमा धेरै मतदाताको नाम छुटेकाले त्यसको समय थप गर्नुपर्ने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्नेमा जोड दिनुभएको थियो यादवले समानुपातिक र संविधान सभाको सिट संख्या पुरानै कायम गर्नुपर्ने र जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनु भएको थियो जवाफमा कंग्रेस नेता देउवाले चुनावको मिति सार्ने र सरकार परिवर्तन बाहेक अन्य विषयमा छलफल गर्न सकिने बताउनु भएको थियो देउवाले चुनाव नै एकमात्र विकल्प भएकाले चुनावी मैदानमा निसरता आउन आग्रह गर्नुभएको थियो नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले आफ्नो भारत भ्रमणका बारे राष्ट्रपति डाक्टर रामरण यादवलाई जानकारी गराउनु भएको छ राष्ट्रपतिलाई भेट्न कोइराला राष्ट्रपति भवन निवास पुग्नु भएको थियो भेटमा राष्ट्रपति डाक्टर यादवले असन्तुष्ट राजनैतिक दलहरूलाई सहमतिद्वारा निर्वाचनमा सहभागी गराउन पहल गर्न सभापति कोइरालालाई आग्रह गर्नुभएको थियो दलहरूसँग वार्ता प्रयास भइरहेको भन्दै कोइरालाले कुनै पनि हातमा मङ्सिर चार गतेको निर्वाचनको विकल्प नरहेको बताउनुभयो कङ्ग्रेस सभापति कोइरालाले भ्रमणका बारेमा परराष्ट्रविदहरूसँग पनि छलफल गरी राय सुझाव लिनुभएको छ सभापति कोइर्लाले आफ्नो भारत भ्रमणका बारेमा आपसी हितका पक्षमा गरिने कुराकानीका बारेमा राय सुझाव लिनुभएको परराष्ट्रविद लोकराज बरालले जानकारी दिनुभयो उहाँले भारतसँग सम्बन्ध अझ प्रगाढ बनाउन राजनैतिक तहबाट हुने भ्रमणबाट फलदायी बनाउने बताउनुभयो छलफलमा सहभागी नेताहरूले भारत भ्रमणका अवसरमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी हुने जानकारी दिएका छन् परामर्श गर्नुको लागि आजको यो मिटिङ चाहिँ कल गरेको हो र त्यसमा अब यो भिजिटमा जाँदाखेरि हामीले चाहिँ त्यहाँ चाहिँ राख्नुपर्ने कुराहरूको बारेमा त्यसमा कसरी चाहिँ राख्दाखेरि राम्रो हुन्छ भन्ने कुरालाई लिएर उहाँहरूको चाहिँ चाहिँ बदलिएको छ नेपाल भारत सम्बन्धलाई कसरी राम्रो पार्न सकिन्छ के के के के के बुदाहरू छन् भने छलफलका के के बुदा हुन् यस्तै बारेमा छलफल भएको हो हामीले सुझाव त राम्रो सम्बन्ध हुनुपर्छ केही समस्या छ भने सुल्टाउनु पऱ्यो मिलेर गर्नु पऱ्यो दुइटै मिले मुलुकले चाहिँ भन्ने कुराहरू हामीले गरेको कङ्ग्रेस सभापति कोइरला भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निमन्त्रणामा भोलिदेखि भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ भ्रमण टोलीमा महामन्त्री द्वय प्रकाश मानसिंह र कृष्ण प्रसाद सिटोला पनि सहभागी हुनुहुन्छ एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले मङ्सिर चार गते संविधान सभाको चुनाव नभई अब कहिले पनि संविधान सभाको चुनाव नहुने दावी गर्नुभएको छ एकीकृत नेकपा माओवादी भक्तपुर जिल्ला कमिटिले मध्यपुर ठिमीमा गरेको कार्यक्रममा भट्टराईले मङ्सिर चार गतेको चुनाव कुनै हालतमा टार्न र सार्न नहुने बताउनुभयो मङ्सिर चार गते चुनाव हुँदैन कि भन्ने आशंका गर्नु पर्दैन चुनाव हुन्छ त्यसको विकल्प छैन मङ्सिर चारमा नभए नेपालमा फेरि कहिले पनि संविधान सभाको चुनाव हुँदैन भएन भने देशको चक्रमा फस्छ त्यसैले निर्वाचन हुन्छ जसरी पनि गरिन्छ उहाँले भन्नुभयो असहमत रहेका दलहरूसँग उच्च स्तरीय राजनैतिक समितिको छलफल भइरहेको भन्दै नेता भट्टराईले आइतबारसम्ममा निष्कर्ष निस्कने दावी गर्नुभयो छलफलको क्रममा जायज एवं निर्वाचन सफल पार्ने मागलाई सम्बोधन गरिन्छ तर निर्वाचन भाड्ने देशले राखेको माग कुनै हालतमा सम्बोधन हुँदैन यसको टुङ्गो भोलिसम्म लाग्छ उहाँले भन्नुभयो निर्वाचनको नाममा अनावश्यक माग राख्दैमा पूरा नहुने जिकिर गर्दै उहाँले हलो अड्काएर गोरु छुट्न खोज्ने जस्ता माग भने पूरा गर्न नसकिने दावी गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेल सुनिलले वर्तमान सरकार बदल्न नसक्ने बताउनु भएको छ उहाँले चुनावी प्रक्रियामा आउन चाहने सबै दलहरू साझा दृष्टिकोण र साझा रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो वाइसएल चितवनको एकता प्रथम भेलामा सहभागी हुन चितवन आउनुभएका नेता पौडेलले भरतपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अधिकांश विषयहरूमा लचक भएर अगाडि बढ्न सबै दलहरूलाई सुझाव दिनुभयो उहाँले उच्च स्तरीय राजनैतिक संयन्त्र विभिन्न पार्टीहरू र स्वयं आफू पनि संविधान सभा निर्वाचनको लागि तयार रहेको बताउनुभयो सुनिलले सभाप्रति सबै दलहरू सकारात्मक भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो संविधान बनेन भने भनेर नभई संविधान कसरी बनाउन सकिन्छ भन्ने सोचका साथ सबै दलहरू अगाडि बढ्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो एजेन्डा एजेन्डामा मतदान गरेर भए पनि आगामी संविधान सभाबाट नै संविधान बनाउनुपर्छ भन्ने धारणा पौडेलले व्यक्त गर्नुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेको बेला राष्ट्रपतिको मौनता बुझि नसक्नु रहेको बताउनु भएको छ राप्रपा नेपालले आज बिहान सप्तरीमा आयोजनामा थापाले भन्नुभयो राष्ट्रपति किन चुप लागेर बस्नु भएको छ त्यो भित्री कुरा बुझ्न पाएको छैन तर उहाँको मौनता रहस्यपूर्ण छ आन्दोलन र दलहरूलाई निर्वाचनमा सहभागी गराउने तीन दल मधेसी मोर्चाका नेताहरूको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दल दलहरूसँग वार्ता डाक्नुपर्ने बताउनुभयो मुलुकमा रहेको चार दलीय संयन्त्र नै निर्वाचनको मुख्य तगार रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चार दलीय संयन्त्रलाई खारेज गरी राजनैतिक सहमतिको लागि गोलमेज सम्मेलन जानुपर्ने बताउनुभयो सुनिश्चित गर्नको निमित्त सबभन्दा पहिला अवैधानिक अप्रजातान्त्रिक र अनैतिक रूपमा खडा गरिएको यो चार राजनीतिक दलको संयन्त्र खारेज गर्नुपर्दछ यो चार राजनीतिक दलको संयन्त्र नै चुनावमा सबैको सहभागिताको निमित्त मुख्य तगारोको रूपमा रहेको छ र यो चार राजनीतिक दलको संयन्त्र खारेज गरेर सबै राजनीतिक दलहरूको समान सहभागितामा सर्वदलीय बैठक वा गोलमेज सम्मेलनको आयोजना हुन सक्यो भने त्यसले सबै राजनीतिक दलहरूको सहभागितालाई सुनिश्चित गराउँछ भन्ने हाम्रो मान्यता रहेको छ यस्तो सर्वदलीय बैठक चार राजनीतिक दलको संयन्त्रले गर्ने होइन वास्तवमा चार राजनीतिक दल त अन्य दलहरूको प्रतिस्पर्धी हो प्रतिस्पर्धीहरूले नै आयोजना गर्ने होइन यस्तो सर्वदलीय बैठक राष्ट्रपति महोदय वा सरकार प्रमुखबाट हुनुपर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा रहेको छ नेकपा एमालेका केन्द्रीय सचिव शङ्कर पोखरेलले निर्वाचन बहिष्कार गर्नेहरू जनताको माझबाट नाङ्गिने बताउनु भएको छ रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा आज बिहान गरेको साक्षात्कार कार्यक्रममा उहाँले लोकतन्त्रमा निर्वाचनमा जाने नजाने दल दर्ता गर्ने नगर्ने अधिकार कुनै पनि दलमा अन्तर्निहित अधिकार भए पनि निर्वाचन विरोधी गतिविधि गर्ने र निर्वाचन बहिष्कार गर्नेहरू भने अन्तत जनताको माझबाट बहिष्कृत हुने बताउनु भएको हो नेता पोखरेलले बारम्बार तेत्तिस दलीय गठबन्धनलाई निर्वाचनमा आउन आग्रह गरिरहेको भए पनि यदि यसलाई व्यवस्था गरेमा उनीहरूलाई नै सबैभन्दा ठुलो क्षति हुने बताउनु भयो बहिष्कार गर्ने कुराले सबभन्दा ज्यादा नोक्सान कसैलाई हुन्छ भने बहिष्कार गर्नेहरूलाई नै हुन्छ निर्वाचन बहिष्कार गर्नु भनेको जनताबाट आइसोलेसनमा पर्नु पनि हो यदि नेकपा माओवादी आफ्ना एजेन्डाहरू चाहिँ जायज छन् भन्ने कुरामा विश्वास गर्छ भने उसले आफ्ना एजेन्डा जनताका बिचमा लगेर स्थापित नेता पोखरेलले यदि मङ्सिर चारमा निर्वाचन हुन्छ भन्ने सुनिश्चितता भए एमाले जस्तोसुकै लचकता अप्नाउन तयार रहेको बताउनुभयो उहाँले भन्नुभयो त्यसका लागि सरकारमा हेरफेर उच्च स्तरीय राजनैतिक संयन्त्रको निष्क्रियता लगायतका कुराहरू हेरफेर गर्न सकिन्छ तर नेकपा एमाले एकल जातीय राज्य हुनुपर्छ भन्ने पक्षमा नभई विपक्षमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो एक अर्को सन्दर्भमा उहाँले केही दलहरूले फेरि मतदाता नावलीको समयावधि थप्नुपर्छ भनिरहेको कुरा निर्वाचन आचार संहिताको बर्खिलापमा हुने टिप्पणी गर्दै निर्वाचन आयोगले यसबारेमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो तराई मधेसी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्धारित समयमा नै संविधान सभाको चुनाव हुने बताउनु भएको छ धनुषामा भएको कार्यक्रममा बोल्दै ठाकुरले चुनाव हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गर्नुभयो चुनावबाट कुनै पनि दल वञ्चित हुन नहुने भन्दै अध्यक्ष ठाकुरले चुनाव बहिष्कारको नारा लिएका दलहरूलाई चुनावमा भाग लिन आग्रह गर्नुभयो अहिलेका सबै समस्याको हल चुनावबाट हुने भएकाले चुनावबाट डराएर भाग नहुने उहाँको भनाइ छ उहाँले जनसङ्ख्या वृद्धिको आधारमा क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभयो नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर पछिल्लो समय बर्ड फ्लूको मारमा परेको छ यसअघि आठ स्थानमा बर्ड फ्लू भेटेपछि कुखुरा नष्ट गर्न नभ्याउँदै थप छ ठाउँमा कुखुरामा बर्ड फ्लू रहेको पुष्टि भएको छ पशु सेवा निर्देशनालयले गरेको परीक्षणमा भक्तपुरका विभिन्न छ फर्ममा कुखुरामा बर्ड फ्लू भेटिएको विशेषज्ञ विजयकान्त झाले जानकारी दिनुभयो किरण सुवालको झौखेल पाँच अजय ओझाको दुवाकोट तिन ईश्वरी थापाको सिपाडोल दुई लक्ष्मण ग्वाछाको नखेल मदन खिसीको सिपाडोल नौस्थित फर्ममा कुखुरामा बर्डफ्लू पुष्टि भएको हो खिसीको तीन फर्ममा बर्ड फ्लू भेटिएपछि नष्ट गरिसकेको थियो आज बर्ड फ्लू भेटिएका सबै स्थानमा कुखुरा नष्ट गर्ने कार्य जारी छ शुक्रबारसम्म भक्तपुरका भक्तपुरका आठ फर्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएपछि नष्ट गरिएको छ भक्तपुरका अधिकांश फर्मका कुखुराहरू परीक्षणको लागि पठाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्र भट्टले जानकारी दिनुभयो बर्ड फ्लू पुष्टि भएपछि उपत्यकाका तिनै जिल्लामा बिहिबारदेखि कुखुरा ओसार पोसारमा रोक लगाइएको छ चितवनमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको छ गृह मन्त्रालय अन्तर्गत देशका पचहत्तरवटै जिल्लामा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्य चितवनमा यो केन्द्रको स्थापना गरिएको हो यो वर्ष यस्ता केन्द्रहरू देशका विभिन्न दस जिल्लामा स्थापना गर्ने केन्द्रका प्रतिनिधि रामहरि शर्माले जानकारी दिनुभयो यो केन्द्रले विपदका घटना विवरणहरू सोझै गृह मन्त्रालयमा पुर्याउने र क्षतिको न्यूनीकरणको लागि सहयोग मिल्ने शर्माले बताउनुभयो अब सूचनाहरू सोझै केन्द्रमा पुग्दा आपतकालीन कार्य सञ्चालनको लागि सहयोग मिल्ने चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनुभयो यो केन्द्रमा दुई सशस्त्र र दुई जनपदका प्रहरीहरू अपरेटरको रूपमा रहनेछन् भने एकजना फोकल व्यक्तिको रूपमा राखिएको छ केन्द्रमा नौ रेक्टर स्केलको भूकम्पको क्षमता धान्ने एसएफ रेडियो सेट जडान गरिएकाले जिल्लामा अन्य क्षेत्रमा सूचना र प्रविधिले काम नगरेको समयमा पनि यसले काम गर्ने प्राविधिकहरूको भनाइ छ यो केन्द्र मार्फत जिल्लाको नारायणी र राप्ती नदीको बाढीको अवस्था तथा वर्षा मापनको विषयमा समेत जानकारी लिन सकिने जीविस चितवनका सूचना अधिकृत बल्लाम लोइटेले जानकारी दिनुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ चन्दा असुलीको आरोपमा पक्र परेका वाइसएल कार्यकर्तालाई चितवन बन्द गराएकै भरमा रिहा गर्ने स्थानीय प्रशासनको निर्णयप्रति तपाईँ के भन्नुहुन्छ ए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 आफ्नो माग पनि सम्बोधन हुनुपर्ने भन्दै गोर्खा जनमुक्ति मोर्चाले आजदेखि अनिश्चितकालीन दार्जिलिङ बन्दको घोषणा गरेको छ मोर्चाले अनिश्चितकालीन बन्द आह्वान गरेपछि पर्यटक र त्यहाँका छात्रावासमा बस्दै आएका विद्यार्थीहरूलाई दार्जिलिङ छोड्न भनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् मोर्चाले चिया बगान र दालचिनी उत्पादन क्षेत्रलाई भने बन्दको असर पर्न नदिने बताएको छ दार्जिलिङको अर्थव्यवस्थाको मुख्य आधार नै चिया तथा दालचिनी उत्पादन र पर्यटन क्षेत्र हो मोर्चाले सरकारसँग वार्ता गर्न एक टोली दिल्ली पठाएको र छुट्टै गोर्खाल्यान्डको विषयमा टुङ्गो लगाएरै छाड्ने बताएको छ दार्जिलिङमा आन्दोलन चर्किँदै तिन दिन यता त्यहाँ एकजनाको ज्यान गएको छ भने बिसभन्दा बढी घाइते भएका छन् छुट्टै तेलङ्गाना राज्य निर्माण गर्ने विषयमा विरोध जनाउँदै आन्ध्र र रायलसी क्षेत्रबाट राज्य सरकारमा रहेका पन्ध्र मन्त्रीले राजीनामा दिइसकेका छन् जिम्बाब्वेमा राष्ट्रपति रबर्ट मोगाबेको पार्टीले संसदीय चुनावमा भारी जित हासिल गरेको छ जिम्बाब्वेको निर्वाचन आयोगले जनाअनुसार यसै साता भएको निर्वाचनमा मोगाबेको जानु पिएफ पार्टीले दुई सय दस सिट भएको संसदमा एक सय सैतिस सिटमा विजय हासिल गरेको छ तर प्रधानमन्त्री मोर्गन साङ्गा राई सहितका मोगाबेका विपक्षीहरूले भने निर्वाचन स्वच्छ नभएको भन्दै परिणामलाई स्वीकार गरिसकेका छन् निर्वाचन पर्यवेक्षण गर्ने मुख्य दुई समूहले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको जनाएका छन् खेल समाचार जिम्बावे वृद्धको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि पाएको एक सय चौसठी रनको लक्ष्य पक्षाउँदै भारत अहिले जवाफी ब्याटिङमा रहेको छ उसले यो समाचार तयार पार्दासम्म दस दशमलव तिन ओभरको खेल खेल्दै दुई विकेट गुमाएर पचपन्न रन जोडेको छ भारतका लागि के रहने एघार रन बनाएर क्रिजमा रहेका छन् भर्खर मात्र शिखर धवन एकचालिस रन बनाएर पेब्लेन फर्किएका छन् यसअघिका प्रारम्भिक ब्याट्सम्यान ले जिरो शून्य रनमै पेब्लेन फर्किएका थिए यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले उन्चालिस दशमलव पाँच ओभरमा एक सय त्रिसठी रनमै अल आउट हुन पुग्यो जिम्बावेका लागि सेन विलियम्सले अर्धशतकीय पारी खेल्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् झिनो सुनती पक्षाएको भारत जवाफी ब्याटिङमा रहेको छ पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला चार शून्यले आफ्नो पक्षमा पारिसकेको पाहुना टोली भारतले आजको खेल जिते श्रृङ्खला व्हाइट वास गर्नेछ र स्पेनको बार्सिलोनामा जारी पन्ध्रौं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाली पौडीबाजहरूले नयाँ राष्ट्रिय कीर्तिमान राख्ने क्रमलाई निरन्तरता दिएका छन् यसै क्रममा सोफिया शाहले पचास मिटर फ्री स्टाइलमा तेह्र वर्ष पुरानो कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान बनाएकी छन् उनले पचास मिटर फ्री स्टाइलमा तीस दशमलव एक छ सेकेन्डका साथ राष्ट्रिय कृतिमान कायम गरेको हुने यसअघि सो कृतिमान रुना प्रधानको नाममा रहेको थियो रुनाले सिडनी ओलम्पिकमा एकतिस दशमलव दुई आठ सेकेन्डको राष्ट्रिय कृतिमान राखेकी थिइन् पहिलो पटक अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा सहभागिता जनाइरहेकी शाहको यो दोस्रो राष्ट्रिय कृतिमान हो उनले यसअघि दुई सय मिटर फ्री स्टाइलमा पनि राष्ट्रिय कृतिमान कायम गरेकी थिइन् यस्तै शुक्रबार मात्रै नेपाली अर्को खेलाडी श्रेया धिताले पचास मिटर बटरफ्लाईमा आफ्नो नाममा रहेको भएको राष्ट्रिय कृतिमानमा सुधार ल्याएकी थिइन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिमा रहेका दलहरूद्वारा चुनाव विरोधी दलहरूसँग छलफल सुरु वर्तमान सरकार विघटन भएमा मात्र चुनावमा सहभागी हुने नेकपा माओवादीका अध्यक्ष वैद्यको भनाई कंग्रेसका सभापति सुशील कोइरालाद्वारा भारत भ्रमणबारे राष्ट्रपति डाक्टर रामरण यादवलाई जानकारी भोलि कोइराला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 चार त्रिपन्न पैँतालिस शून्य चौध